सचिव हेमबहादुर अधिकारीले जानकारी दिनुभयो बैठक गलकुट नगरपालिका वडा नम्बर चारको वडा अध्यक्ष बलबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो बराखोला आधारभूत विद्यालय गलकुट नगर ताराखोला गाउँपालिका वडा नम्बर तिनमा पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ दुई सालको वार्षिक परीक्षामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीले पुरस्कार वितरण गरिएको शिक्षक जगन्नाथ कण्डेलले जानकारी दिनुभयो सो अवसरमा हरेक वर्ष गाउँपालिकाबाट प्रदान गरिने छात्रवृत्ति समेत वितरण गरिएको थियो जसमा कक्षा एकदेखि आजसम्मका सम्पूर्ण छात्रहरूले गत वर्षहरूमा नगद वितरण गरिए पनि यस वर्ष भने शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ गाउँपालिकाबाट छात्र वृद्धिका लागि प्रदान गरिएको अठार हजारबाट शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ कार्यक्रममा सरसफाइमा प्राथमिक विद्यालय तहको एकजना लिनिसा बगाले आधारभूत तहको स्मृति बगाले र अनुशासनतर्फ कक्षा पाँचका दीपक न्युरेले सम्मान गरिएको थियो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णलाल ढकालको ढकालको अध्यक्षता प्रधानाध्यापक झम्पुन र शिक्षक भरत भरत विष्टको स्वागत तथा शिक्षिका गीता गौतमको सञ्चालनमा सम्पन्न भएको थियो साबिक धौलागिरी अञ्चल सदरमुकाम बागलुङ स्थित धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राणा मगरसहित थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ पोखराको छेनुको उपचार केन्द्रमा गरिएको पिसिआर परीक्षणमा शुक्रबार र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उहाँकी पैँसठी वर्षीय श्रीमती र सत्ताइस वर्षीय छोरालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड उन्नाइस पोगल प्रसन देवप्रकाश घिमिरेले बताउनुभयो यसै गरी बाग्लुङ नगरपालिका वडा नम्बर एक तेइस बाइस एकहत्तर सत्ताइस र सत्ताइस वर्षका पाँचजना पुरुष पैँसठी वर्षीय महिला तेइस र बाइस वर्षीय दुई पुरुष विद्यार्थी सत्ताइस वर्षीय शिक्षक बागलुङ नगरपालिका वडा नम्बर तिनका चौन्न वर्षीय एकजना पुरुष व्यवसायले वडा नम्बर तिनका चौन्न वर्षीय एकजना पुरुष अडतिस वर्षीय महिला वडा नम्बर दुईका एक एकचालिस वर्षीय पुरुष बागलुङ नगरपालिका वडा नम्बर दुईका एकचालिस वर्षीय पुरुष र बागलुङ नगरपालिका वडा नम्बर तिनकै अडतिस वर्षीय महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो बागलुङ बजारको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले चासो गरे चासो राखेको छ नगर कार्यपालिकाको बैठकले समस्या समाधानका लागि विकल्प खोजेको हो उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालनमा रहेको खानेपानीले खानेपानी बोर्ड मार्फत सञ्चालन गराउन कार्यदल गठन गरेको बताइएको छ आवश्यक प्रक्रिया र कानुनी प्रावधानको खोजी गर्न कार्यपालिका बैठकले वडा नम्बर दुईका अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा छ सदस्य रहेको कार्यदल गठन गरेको नगर प्रमुख लेफ्टिनेन्ट जनकराज पौडेलले बताउनुभयो कार्यदलमा कार्यदलमा वडा नम्बर एकका अध्यक्ष दुर्गा बहादुर बोहरा वडा नम्बर तिनकी अध्यक्ष लक्ष्मी बास्कर र वडा नम्बर चारका अध्यक्ष ध्रुव केसी वडा नम्बर छका अध्यक्ष किमराज सापकोटा र वडा नम्बर एघारका अध्यक्ष ज्ञानेन्द्र गौतम सदस्य रहनु भएको छ उपभोक्ता समितिको व्यवस्थापनमा खानेपानी वितरण भइरहेको छ तर गुनासो आउन नछोडेपछि विकल्पको खोजी गर्न थालेका हौ पौडेलले भन्नुभयो महानगरहरूमा खानेपानी बोर्डले व्यवस्थापन गरिरहेकोले हामीले पनि त्यही मोडल ठाने योजना बनाएका हौ कार्यदलले उक्त मोडलको व्यवस्था अध्ययन गरेर बाग्लुङको सम्भाव्यता पनि खोज्नेछ बोर्ड नगरपालिकाकै माथतमा रहनेछ बोर्डका लागि प्रदेश र संघीय कानुनको प्रारम्भिक अध्ययन गर्ने अध्ययन कार्यदलले गर्नेछ हामीले पहिले अनिट भएका प्रयासको विषयमा अध्ययन गर्छौँ त्यसपछि हाम्रोमा अनुकूल विकल्पको विषयमा प्रतिवेदन तयार हुनेछ संयोजक आचार्यले भन्नुभयो हिउँदे अधिवेशनमा कानुन ल्याउने गरी तयारी हुन्छ बागलुङ बजारमा खानेपानी र फोहोर व्यवस्थापनको विषयमा सबैभन्दा धेरै जनगुनासो आउने गरेको छ सहकारी सहकारी साझेदारी मार्फत हुँदै आएको फोहोर व्यवस्थापनको कामलाई नगरपालिका मार्फतमा ल्याएको केही समयमा खानेपानी व्यवस्थापनको विषयमा विकल्प खोज्न थालिएको हो उपभोक्ता समितिले उपभोक्ताकै चित्त बुझाउन सकिरहेको छैन गुनासाहरू दिनदिनै बढेका छन् नगर प्रमुख पौडेल भन्नुहुन्छ नगरको माथहतमा रहने बोर्ड थप जवाबदेही भएको अनेत्रका उदाहरणहरू छन् केही दिन पहिले बसेको कार्यपालिका बैठकमा खानेपानीको विषयमा सदस्यहरूले चर्को आवाज उठाएपछि नगरपालिकाले विकल्पको खोजी गर्ने निर्णय गरेको हो मौजुदा कानूनले बोर्ड गठनको प्रक्रियागत बाटो खुल्ला गराएको छ यस सम्बन्धी नयाँ कानुन निर्माणका लागि संसदीय समितिमा छलफलको क्रममा रहेको सुनेको छु कार्यदल संयोजकका आचार्य आचार्य भन्नुहुन्छ नयाँ कानुनको समेत बोर्ड गठनको बाटो खुल्नेमा आशावादी छौ बोर्ड गठन भएमा खानेपानीको आपूर्तिदेखि नयाँ निर्माण भइरहेका आयोजनाको जिम्मेवारी नगरकै माथतमा आउने उहाँले बताउनुभयो जिल्ला प्रहरी कार्यालय बागलुङ्गी जिल्लाका विभिन्न ठाउँबाट अडतिस थान अवैध भरुवा बन्दुक बरामद गरेको छ जङ्गल तथा घर छेउमा बेवारिसी अवस्थामा ती बन्दुकहरू फेला परेका हुन् गत कार्तिक अठाइस गति जिल्लाको बडीघाट गाउँपालिका वडा नम्बर तिन सिसाखानीबाट एक थान मङ्सिर चार गति ताराखोला गाउँपालिका वडा नम्बर चारबाट चारका विभिन्न ठाउँबाट बाह्रथान मङ्सिर पाँच गते ताराखोलाकै जुल्फे सामुदायिक वनबाट चार थान श्री ओडाको हर्पु खोलाबाट चार थान ताराखोलाकै वडा नम्बर नौ दुईबाट नौ थान र वडा नम्बर पाँचबाट आठ थान बरामद गरेको प्रहरीले जनाएको छ विभिन्न समयमा प्रहरीले गरेको मा खोज तलासका क्रममा ती बन्दुकहरू फेला परेका हुन् प्रहरीले खोज तलास थालेपछि प्रयोगकर्ताले बन्दुक व्यवहारिसी अवस्थामा फालेको हुन सक्ने प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो अब अवैध बन्दुक कसले र किन बेवारिसी अवस्थामा फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको भण्डारीले बताउनुभयो विकास निर्माणका योजना सम्झौता र कार्यान्वयनमा बागलुङका नगरपालिकाहरू पछाडि देखिएका छन् समयमा योजना सम्झौता नगर्ने स्थिमित नसक्ने र काम ढिला थालेर अलपत्र पार्नेमा नगरपालिका देखिएका हुन् बागलुङ नगरपालिकाको कार्यपालिका बैठक तीन महिनापछि बुधबार सम्पन्न हुँदा सदरमुकामकै नगरपालिका सबैभन्दा पछि परेको टिप्पणी समेत भएको सहभागीले बताएका छन् चालु आर्थिक वर्षको चार महिनासम्म नगरपालिकाले गरेको कामबाट जनता पनि सन्तुष्ट छैन कारण चार महिनासम्म न योजना सम्झौता भए न विकास बजेट खर्च गर्ने कुनै कार्यक्रम नै भए रातो किताब सार्वजनिक गर्न पनि तीन महिना खर्चेको नगरपालिकाले सार्वजनिक सुनवाई समयमा योजना सम्झौता र कार्यान्वयनमा पटक्कै ध्यान नदिएको उपभोक्ताबाटै टिप्पणी हुने गरेको छ नगर तथा गाउँ परिषदबाट पारित नीति तथा कार्यक्रम र बजेटको गतिविधि सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानमा बागलुङ नगरपालिका मात्र होइन बागलुङका सबै नगरपालिका चुकेका छन् तुलनात्मक रूपमा गाउँपालिकाहरू बढी सक्रिय देखिएका छन् नेपालको संविधान दुई हजार बहत्तरको धारा दुई सय उन्तिस र स्थानीय सरकार सञ्चालन ऐनको डफा उन्सा उनसत्तरीले सञ्चित कोषको सञ्चालन व्यवस्थापन र प्रतिवेदन प्रणालीमा एकरूपता कायम गराउन समयमै रातो किताब प्रकाशन गर्नुपर्ने प्रावधान पनि राखेको छ तर पुस्तक प्रकाशन नगर्ने ढिला गर्ने र समयमा योजना सम्झौता नगर्ने प्रवृत्ति वर्षिने बढेको छ नगरपालिकाहरू पारदर्शी समेत छैन छैनन् बागलुङका चारौती नगरपालिकाले गत आर्थिक वर्ष एउटा पनि सार्वजनिक सुनवाई गरेनन् चालु वर्षका लागि पनि योजना सम्झौता पनि भएका छैनन् समयमा रातो किताब सार्वजनिक नगर्ने प्रवृत्ति पनि उत्तिकै छ गत आर्थिक वर्ष ढोरपाता नगरपालिकाले किताब प्रकाशित नगरेरै समय बितायो चालु वर्ष पनि तयारी छैन सदरमुकाम रहेको बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले मङ्सिर लागिसक्दा एउटा पनि योजना सम्झौता गरेका छैनन् अन्य पालिकामा छिटपुट सम्झौता तथा लिएका छन् चालु वर्ष भने योजना झन्दै पाँच सय बढी भए पनि बागलुङ नगरपालिकाले अझै योजना सम्झौता थालेको छैन योजना शाखाका कर्मचारीले दुई चारवटा सम्झौता भएको बताएका छन् जेमिनीमा चार सय बिस योजना मध्ये दुईवटा यो ठेकामा दिएका योजना मात्रै सम्झौता भएका छन् एक करोड बिस लाखको विपन्न बस्ती निर्माण र दुई करोडको जेमिनी धाम कुसमिसरा सडक स्तरोन्नतिको ठेका लगाइएको हो नगरपालिकाहरूले यो ती योजनाको स्थिमित पनि सकेका छैनन् बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले यसअघि काममा ढिलाइ भएको बताउनुभयो म भर्खरै सरुवा भएर आएको हुँ यसअघि अहिले कोरोना कहिले कोरोना कहिले बर्सातको वाहनामा काम नभएको पाए रिजालले भन्नुभयो अब बल्ल प्रक्रिया थालेको छु रातो किताब पनि भर्खरै छापिएकोले बल्ल काम थाल्ने उहाँले बताउनुभयो सम्झौता ढिला हुँदा समयमा काम नसकिने समस्या सुल्झाउन रिजालले ओडा तहमा पुगेर योजना सम्झौता गर्ने तयारी गरेको दावी गर्नुभयो एक दुई सातामा ओडाभरिका सबै योजनाको स्थिमित बनाउने त्यसपछि ओडा कार्यालयमै पुगेर एक दिन एकै दिन सम्झौता गर्ने भनेका छौ रिजालले भन्नुभयो अब कामले गति लिन्छ बरसातमा हतार हतार काम गर्ने प्रवृत्ति अन्त्य गरी गर्ने उहाँको दावी छ सबै योजनामा उपभोक्ता समिति गठन गरिसक्नु वडा अध्यक्षले फोन मार्फत आग्रह गरेको उहाँले बताउनुभयो जैमिनी नगरपालिकाका योजना अधिकृत प्रेम सापकोटाले दस तिहारसम्म बजेट घट्न सक्ने भन्दै यो सम्झौता रोकेको बताउनुभयो कोरोनाको कारणले बजेट घट्न सक्ने भएकोले सम्झौता गर्न नसकेको हो उहाँले भन्नुभयो अब धमाधम काम हुन्छ बजेट घट्न सक्ने आशंका गरे पनि नगरपालिकाले इस्टिमेटसम्म गरेको छैन बरु ठेक्का पालिकामा दिने दुई योजना भने सम्झौता भएको उहाँले बताउनुभयो गलकोट नगरपालिकाले चार सय मध्ये पच्चिस प्रतिशत योजना सम्झौता गरिसकेको योजना अधिकृत तुलबहादुर विकाले बताउनुभयो बागलुङका छवटा गाउँपालिकाले भने दसैँदेखि नै योजना सम्झौता थालेका थिए बागलुङ नगरपालिकामा असार मसान्तमा सम्झौता गरेर बर्सातमा काम गर्ने प्रवृत्ति बढेछ अघिल्लो वर्षको कार्यक्रम अन्तर्गत बागलुङ बजारमा मुख्य चोक सुधारको काम अझै सकिएको छैन ट्राफिक चोक समीक्षालय चोक हल्लन चोक शिवधारा चोक लगायतका गरेर दर्जनौ योजना अझै अलपत्र रहेका छन् यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकोट नगरपालिका वडा नम्बर चारमा वडा कार्यालयको बैठक सम्पन्न बडाखोला आधारभूत विद्यालय ताराखोला गाउँपालिका तिनमा पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण धौलागिरी